नमस्ते हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज सागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पास मेघा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौं रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौं प्रोग्राम बलिउड डाउनमा यो प्रोग्राम तपाईँ सुन्दै आउनु भएको छ साताको मंगलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र आज पनि दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत संगीतको सापमा उपस्थित भइसकेका छौं रेडियो सापा होलिडे मुभी काउन्ट डाउनबाट आउट भएको छ भने इन्ट्री मारेको छ ब्याङ ब्याङ मुभीले र ऋतिक रोशन र क्याटरिना क्याफको प्रमुख भूमिका रहेको छ र यो फिल्म चाँडै नै रिलिज हुन लागेको फिल्म हो र बलिउड बक्स अफिसले चाहिँ धेरै आशा राखिराखेको छ यो फिल्मबाट नम्बर टेन पोजिसनमा ब्याङ ब्याङ फिल्म परेको छ नम्बर नाइन पोजिसनमा ननबोलको रूपमा फगली परेको छ काउन्ट डाउनमा विस्तार विस्तारै झर्ने क्रममा गत हप्ता नम्बर नाइनमा यो हप्ता पनि नम्बर नाइन पोजिसनमा पर्दै ननबोलको रूपमा परेको छ नम्बर नाइन पोजिसनमा फगली र अब भने नम्बर टेन पोजिसनमा ब्याङ ब्याङ मुभी र नम्बर नाइन पोजिसनमा fugly continue number ten nine okay A fugly fugly क्या हे नम्बर नाइन पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नन मोबरको रूपमा यो साता परेको छ त्यसै गरी नम्बर टेन पोजिसनको गीत पनि यहाँले सुनिसक्नु भएको छ न्युट्री फिल्मको न्युट्री सङ्ग फिल्म ब्याङ ब्याङबाट राखेको थिएँ नम्बर टेन र नम्बर नाइन पोजिसन गीत अब हामी लाग्यो नम्बर एट र नम्बर सेभेन तर्फ नम्बर एट पोजिसनमा आइपुगेको छ एक स्टेप तल चढ्दै एक फ्लेन र नम्बर सेभेन पोजिसनमा आइपुगेको छ एक स्टेप तल चढ्दै हम सकल एटमा एक फ्लेन र नम्बर सेभेन पोजिसनमा हम सकल कन्टिन्यू नंबर एट यही होते हैं सवेरे यही मरना और जीना यही मंदिर और मदीना heaven चेहरे का नूर मुझे पिता है सुरूर मेरा होश में भी दिल बेकाबू है तू मेरा है नशा तू मेरा है जुनून काउन्टाउन यहाँले सुनिरहनु भएको छ काउन्टाउन भिड रहेर हामीले दसवटा हिन्दी फिल्मका गीत सङ्गीत प्रस्तुत गर्ने क्रममा नम्बर टेन पोइसनदेखि नम्बर सेभेन पोसनको गीत प्रस्तुत गरिसकेका छौँ अब हामी लाग्नुपर्ने हुन्छ नम्बर सिक्स नम्बर फाइभ पोसनमा नम्बर सिक्स पोसनमा आइपुगेको छ लेकर हम दिवाना दिल बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ नम्बर फाइभ पोसनमा बबी जासुस परेको छ एक स्टेप तल झरेको छ बबी जासुस नम्बर सिक्स पोसनमा लेकर हम दिवाना दिल र नम्बर फाइभ पोसनमा Bobby Jasoos continue number six mix. ऐसा क्या बना कैसा क्या बना जिंदा हूँ आज मैं इससे ज्यादा क्या बता मेरा तो जमाने से लेना देना ही नहीं यार कुछ इतना ही मान जिस पे भी तू साथ हो बस इतना ही मान नंबर फाइव बाबू दी मौका मिला है अब जी भर के जी लो न फिक्र करो कल की हो रेडियो अर्पण एक सौ चार थपलो पांच मेगा हर्ट्ज़ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भेरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसा पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि attitude multi learning academy Ratnanagar एक सौराहा चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी काशी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच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 dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जीके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्ष एक एकपटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance scholarship labour hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर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 त्यस्तै head story head story two र हेड स्टोरी टू चाहिँ वान स्टेप तल झरेको छ र अब नम्बर फोर पोजिसनमा लाइफ इज ब्युटिफुल र नम्बर थ्री पोजिसनमा हेड स्टोरी टू कन्टिन्यू यहाँले गीत सुनिरहनु भएको छ नम्बर थ्री पोजिसनमा र प्रोग्राम बलिउड काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौं नम्बर फोर र नम्बर थ्री पोजिसनको गीतपछि अब हामी लागो नम्बर टू तर्फ नम्बर टू पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ र फिल्मको नाम रहेको छ इन्टरटेनमेन्ट र इन्टरटेनमेन्ट फिल्म अब चाँडै रिलिज हुन लागेको छ आउँदो शुक्रबारबाट यो फिल्म रिलिज हुन लागेको छ र नम्बर टू पोजिसनमा इन्टरटेनमेन्ट मुभी नम्बर टू కళ్ళలో మొక్క దమ్మిలో ఒట్టొప్ప దగ్గర ओके डाउनको नम्बर टू पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ फिल्म रहेको छ एन्टरटेनमेन्ट राउँदो शुक्रबारबाट यो फिल्म रिलिज हुन लागेको छ अक्षय कुमारको लिड रोल हामीले यो फिल्ममा पाउँछौँ लागु नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि सरस्वती जानकारी गर्न चाहन्छु नम्बर टेन पोजिसनदेखि टु पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेन पोजिसनमा ब्याङ ब्याङ मुभी परेको छ ऋतिक र क्याटरिनाको नम्बर नाइनमा फगली नम्बर एटमा एक फिल्म नम्बर सेभेनमा हम सकल नम्बर सिक्समा लेकर हम देवाना दिल नम्बर फाइभमा वबी जासुस नम्बर फोरमा लाइफ इज ब्युटिफुल नम्बर थ्रीमा head story two number two पोजिसनमा इन्टरटेनमेन्ट र नम्बर वान पोजिसनमा आइपुगेको छ नन मुभरको रूपमा रहेको छ फिल्म रहेको छ किक र किक यतिखेर रिलिज भइराखेको छ र किक फिल्मले दुई सय करोड ग्रस्ट कलेक्सन गरिसकेको छ अहिलेसम्मको रिपोर्ट यस्तो रहेको छ र किकको गीत छोड्दै प्रोग्रामबाट बिदा पनि हुन्छ सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई हिंसो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राष्ट्रपति आभार व्यक्त गर्दै बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार एन्ड नम्बर 1